तिन जी पार्क हटिया गलकुट बागलुङ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता अब समाचार विस्तारमा गत पौष उन्तिस गतेदेखि सुरु भएको गलकुट नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न भएको छ नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन गलकुट नगरपालिकाको नगरसभा सञ्चालन नियमावली दुई हजार चौहत्तर अनुसार सञ्चालित गलकुट नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न भएको हो नगरसभामा गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको कार्यक्रम तथा योजना संशोधन गर्ने बालमेटी नगर निर्माणको तयारी तथा घोषणा नगरपालिकालाई आवश्यक पर्ने विभिन्न नीतिगत निर्णय गर्ने कार्यपालिकाले गरेको निर्णयहरूको अनुमोदन गर्ने नगरपालिका तथा वडा कार्यालयहरूको आयोजना कार्यालय आयोजना कार्यक्रम संशोधन सम्बन्धी विवरण प्रस्ताव तथा हालसम्म भएको खर्च अनुमोदन गर्ने प्रस्तावहरू नगरसभामा प्रस्तुत गर्नु भएको थियो उक्त प्रस्तावहरू आज सर्वसम्मत रूपमा संशोधन सहित पारित भएका छन् त्यस्तै नगरसभामा नगर उपप्रमुख रेणुका र प्रस्तुत गरिएका विधेयकहरू गलकोट नगरपालिकाले संस्था दर्ता सम्बन्धी विधेयक दुई हजार सतहत्तर स्थानीय तथ्याङ्क विधेयक दुई वातावरण संरक्षण सम्बन्धी विधेयक दुई हजार छलफल छलफलपछि आज सर्वसम्मत रूपमा पारित भएको गलकोट नगरपालिकाले जनाएको छ सभामा गलकुट नगरपालिकाले प्रस्ताव गरेका विधेयकमा गलकुट नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष बेरजङ भण्डारी गलकुट नगरपालिका वडा नम्बर एघारका वडा अध्यक्ष डमर बहादुर श्रेष्ठ वडा नम्बर आठका वडा अध्यक्ष रामप्रसाद कडेल गलकुट नगरपालिका नगरसभा सदस्य घनश्याम चालिसे नगरसभा सदस्य भीमबहादुर बेक लगायतले संस्था दर्ता तथा वातावरण सम्बन्धी संरक्षण विधेयकमा प्रस्ताव पेश गर्नु भएको थियो सभाले उक्त प्रस्तावमा छलफल गरी संशोधनसहित पारित गरेको गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो सभामा गलकुट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचाले गलकुट नगरपालिकाले समृद्ध बनाउनको लागि नगरसभा सदस्यहरूको योगदान उच्च रहने हुनुपर्ने बताउँदै सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गर्नु भएको थियो नगर गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रशासकीय अधिकृत तुलबहादुर बिकाको सञ्चालनमा सम्पन्न भएको थियो जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्बर सातमा सृजनशील बाल समूह गठन गरिएको छ जनहित माध्यमिक विद्यालयमा विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्रीको अध्यक्षतामा तेह्र सदस्यीय सृजनशील बाल समूह गठन गरिएको छ समितिको उपाध्यक्षमा विपसल थापा सचिवमा कुलबहादुर विक कोषाध्यक्षमा प्रवीर दर्जी र सहसचिवमा करिश्मा मल्ल रहनु भएको छ यसैबीच देउराली प्राथमिक विद्यालयमा पनि देउराली बाल समूह गठन गरिएको छ विद्यालयका प्रधानाध्यापक यरसिंह थापाको अध्यक्षतामा नौ सदस्यीय देउराली बाल समूह गठन गरिएको हो समितिको उपाध्यक्षमा सुमल चोखाल सचिवमा निरुत थापाको उपाध्यक्षमा श्रेष्ठी थापा र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 महँगाई कसले टिकट बनाइदिन्छ र म त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच सुरेश खत्री म्यानेजिङ डाइरेक्टर पेन्गोलिङ travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुट खबरमा छोटो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला गण्डकी स्वास्थ्य निर्देशनालय प्रदेशका सबै जिल्लामा कोरोना भाइरस कोभिड उन्नाइस विरुद्धको भ्याक्सिन कोभिसिल्ड पठाएको छ भारत सरकारले संयुक्त स्वरूप नेपाल सरकारले केही दिन पहिले उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन जिल्लामा पुगेको हो निर्देशनालयले दिएको जानकारी अनुसार बागलुङ कास्की स्याङ्जा पर्वत म्याग्दी लगायतका जिल्लामा सोमबार नै भ्याक्सिन पुगेको छ प्रमुख जिल्ला अधिकारीले बुझाइएको भ्याक्सिन स्वास्थ्य कार्यालयहरूले सुरक्षित गरेका छन् प्रदेश सरकारले बागलुङ जिल्लाको लागि पठाएको एक डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन सोमबार सहायक प्रमुख जिल्लाधिकारी उपेन्द्र राज पौडेलले स्वास्थ्य कार्यालय बागलुङले हस्तान्तरण गर्नु भएको छ प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले भ्याक्सिन सुरक्षित रूपमा बागलुङ ल्याएको थियो गण्डकी सरकारले जिल्लाको लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयंसेविकाहरूले लगाइनेछ जिल्लाभर पहिलो चरणमा एक हजार सात सय चौध जना स्वास्थ्य कर्मी तथा स्वयंसेविकाले लगाइनेछ स्वास्थ्य कार्यालयका कोभिड उन्नाइस स्रोत व्यक्ति प्रकाश घिमिरेले भन्नुभयो अहिले एउटा मात्रै खोप जे केन्द्र जिल्लामा सञ्चालन हुनेछ माघको चौध गतिदेखि खोप दिन सुरु गरिनेछ धौलागिर अस्पताल खोप केन्द्रमा सबै स्वास्थ्य कर्मी र स्वयंसेविकाले खोप लिने उहाँले बताउनुभयो बागलुङ जिल्लाको ढोरपाटा नगरपालिकाका बाढी पीडितका लागि बागलुङ नगरपालिकाले रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ नगरपालिकाले रु पाँच लाख चेक बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले सोमबार ढोरपाटा नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले नगरपालिकाले सञ्चालन गरेको दैवी प्रकोप तथा राहत कोषमा जम्मा गर्नका लागि हस्तान्तरण गर्नुभएको छ गत भदौ सत्र गते आएको बाढीबाट ढोरपाटा नगरपालिका वडा नम्बर नौ आठ साथमा जनाको मृत्यु भएको थियो भने जना अझै बेपत्ता रहेका छन् बाढी पीडितलाई राहत र पुनस्थापनाको लागि एक पालिकाले अर्को पालिकालाई सहयोग गर्नुपर्ने धारणा अनुसार राहत रकम हस्तान्तरण गरिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो आफ्नै जिल्लाभित्र यति ठुलो आपत आइलागेको छ बाढ पीडितको पुनस्थापनाका लागि बागलुङ नगरपालिकाको तर्फबाट सानो सहयोग गरेका हौ नगर प्रमुख पौडेलले भन्नुभयो सहयोग रकमले बाढ पीडितको पुनस्थापनामा केही टेवा पुग्नेछ डोरपाटा नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले प्राप्त सहयोग रकमको सदुपयोग हुने बताउनुभयो बाढीले असी घर पूर्ण रूपमा क्षति गराएको थियो भने एकाउन्न घरमा आंशिक क्षति पुगेको छ भने एघारवटा लघु जलविद्युत आयोजना एक स्वास्थ्य इकाइ एघार झोलङ्गी पुल पाँचवटा ढलान पुल दसवटा काठी पुल र दुई सहित एकहत्तरवटा भौतिक संरचनामा क्षति पुगेको छ अहिले जग्गा अभावमा ढोरपातनका बाढ पीडितलाई राहत उपलब्ध गराएको जस्ता पाता समेत छाउने ठाउँ नपाएको गुनासो गर्दै आएका छन् कोरोना महामारी नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण बागलुङमा खेलकुदका गतिविधिमा अप्रभाव परेको छ यहाँका स्थानीय सरकार तथा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने गरेका खेलकुदका गतिविधि हुन नसकेका हुन् बागलुङ नगरपालिकाले आयोजना गर्ने मेयर कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष हुनुपर्नेमा कोरोना महामारीका कारण नहुने भएको छ नेपाल सरकारले खेलकुद प्रतियोगिता गर्न खुल्ला गरे पनि बागलुङ नगरपालिकाले कोरोनाको कारण प्रतियोगिता गर्न नसकिएको बताएको छ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले प्रतियोगिता गर्न महामारी फैलिने त्रास कायमी रहेको बताउनुभयो उहाँले नगरपालिकाले शहीद दिवसको अवसर पारेर आयोजना गर्ने प्रतियोगिताको मिति नजिकिए पनि यस वर्ष गर्न नसकिएको बताउनुभयो कोरोना महामारीको जोखिम अझै छ पौडेलले भन्नुभयो हरेक वर्षको शहीद दिवसको दिन प्रतियोगिता आयोजना गर्ने तालिका रहेको थियो त्यसैले यस वर्ष प्रतियोगिता गर्न गाह्रो भयो नगर प्रमुख प्रौडेलले प्रतियोगिता नहुनेमा मुख्य कारण कोरोना रहेको र अन्य कुनै समस्या नभएको बताउनुभयो उहाँले नगरपालिकाले प्रतियोगिताले गौरवको आयोजनाको रूपमा राखे पनि महामारीको बीच जोखिम उठाएर प्रतियोगिता गर्न नसकिएको बताउनुभयो नगरपालिकामा जनप्रतिनिधि आएपछि दुई हजार चौहत्तर साल गण्डकी प्रदेशमा सालमा गण्डकी प्रदेश स्थानीय प्रतियोगिता आयोजना गरेर सुरु भएको थियो नगरपालिकाले दुई हजार पचहत्तर सालमा आन्तरिक कारण देखाउँदै प्रतियोगिता नगरे पनि दुई हजार छ्यात्तर सालमा खुल्ला नगरपालिका स्थानीय प्रतियोगिता आयोजना गरेको थियो नगरपालिकाले पहिलो संस्करणमा विभिन्न जिल्ला खेलकुद विकास समिति सङ्घको समन्वयमा र दोस्रो संस्करण जिल्ला फुटबल सङ्घको कार्यान्वयनमा गरेको थियो विक्रमसम्म दुई हजार चौहत्तरमा साङस्याङ्जाको वालिङ नगरपालिका र दुई हजार छिहत्तर सालमा आयोजक बागलुङ नगरपालिकाले उपाधि जितेका थिए नगरपालिकाले गौरवको आयोजनामा राखेर मेयरको फुटबल प्रतियोगिता गर्दै आएको थियो नगरपालिकाले प्रतियोगिता गर्नको लागि चालु आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरमा बिस लाख रुपियाँ बजेट विनियोजन गरेको छ जिल्लाको काठेकुला गाउँपालिकाले पनि अध्यक्ष कप भलिबल प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन गर्न सकेन कोरोना महामारीकै कारण यस वर्ष अध्यक्ष कप गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष अमर था अमर थापाले बताउनुभयो युवाको सहभागिता र खेलकुदको विकास गर्ने भन्दै गाउँपालिकाले गत वर्षदेखि कला साहित्य र खेलकुदका गतिविधि एकैसाथ गर्दै आएको थियो ओडामा हरेक वर्ष घुम्ती खेलकुद प्रतियोगिता आयोजना गरेर आन्तरिक पर्यटन प्रवर्धनको लक्ष्य समेत काठीकोलासँग थियो माघे सङ्क्रान्ति मेलाका अवसरमा आयोजना हुने जिल्लाको जैमिनी नगरपालिका मेयर कप भलिबल प्रतियोगिता यो वर्ष हुन सकेन राष्ट्रिय स्तरमा आयोजना हुने प्रतियोगिता यस वर्ष कोरोना महामारीकै कारण हुन नसकेको जैमिनी नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ नगरपालिकाको सदरमुकाम कुसमिसे बजारमा हरेक वर्ष लाग्ने माघे सङ्क्रान्ति मेला यस वर्ष नभएका कारण मेयरको रोकिएको हो जिल्ला सदरमुकाममा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले हरेक वर्ष आयोजना गर्ने अन्तर फुटबल प्रतियोगिता समेत कोरोना महामारीका कारण अनिश्चित भएको छ बागलुङमा अन्य आर्थिक तथा सामाजिक गतिविधि सञ्चालन भएका भए पनि खेलकुदका गतिविधिले भने अझै गति लिन सकेका छैनन् बागलुङ जिल्लाको काठीकोला गाउँपालिका वडा नम्बर सात स्थित रेस स्वास्थ्य चौकीले स्तरोन्नति गर्न स्थानीयले निशुल्क रूपमा जग्गा उपलब्ध गराएका छन् स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पन्ध्र सयको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका नौजना स्थानीयले करिब आठ रोपनी जग्गा स्वास्थ्य चौकीको नाममा निशुल्क नामसारी गर्नु भएको छ आफ्नै गाउँठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका नौजना स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएको काठेकोला गाउँपालिका वडा नम्बर सात रेसाका वडा अध्यक्ष प्रेम प्रसाद लामिछानेले भयो गत वर्ष अस्पताल निर्माणका लागि जताए पनि स्वास्थ्य चौकीका नाममा जग्गा नहुँदा बजेट फिर्ता भयो लामिछानेले भन्नुभयो अहिले स्वास्थ्य चौकीको नाममा मौजुदा जग्गा पनि तेह्र रोपनी जग्गा पुर्याएका छौँ अब अस्पताल बनाउनको लागि प्रक्रिया अगाडि बढाएका छौँ अस्पताल बनाउनको लागि स्वास्थ्य चौकी नजिकै रहेको जग्गा स्थानीयले दिएका हुन् अस्पताल बनाउन विष्णुप्रसाद शर्माले नौ आना मुरारी शर्माले एक रोपनी पाँच आना दुर्गाप्रसाद शर्माले एक रोपनी दण्डपाणी शर्माले एक रोपनी चार आना होमनाथ शर्माले आठ आना पर्नाथ शर्माले छ आना तिलबहादुर छेत्रीले एक रोपनी पवित्र कार्कीले एक रोपनी दुयाना र खिलनाथ शर्माले बाह्रना जग्गा स्वास्थ्य चौकीको नाममा नामसारी गर्नुभएको छ यसअघि लेराधार शर्मा श्यामप्रसाद शर्मा र श्याम शर्मा लगायतले पाँच रोपनी जग्गा स्वास्थ्य चौकीको नाममा प्रदान गरिसकेका थिए जग्गाले एकीकृत गर्नका लागि स्वास्थ्य चौकीले स्थानीयको सक्रियतामा दुई रोपनी जग्गा खरिद समेत गरिएको छ आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि निशुल्क रूपमा औषधि जग्गा स्वास्थ्य चौकीको नाम सम्म पास गरिदिएको जग्गादाता विष्णु प्रसाद शर्माले बताउनुभयो रेस स्वासी चौकीमा भएको जग्गाको लालपूर्जा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भए पनि स्थानीयले जग्गा उपलब्ध गराएको उडा अध्यक्ष लामिसानेले बताउनुभयो जग्गादाताहरूले स्वास्थ्य चौकीका नाममा एक हप्ता अगाडि मात्रै जिल्ला मालपोत कार्यालय बागलुङबाट जग्गा नामसारी गरिदिएका थिए जग्गा स्वास्थ्य चौकीको नाममा आइसकेपछि अस्पताल बनाउनको लागि प्रक्रिया थालिएको र आगामी वर्ष बजेट आउने अपेक्षा गरिएको गरिएको छ सरकारले हरेक पालिकामा पन्ध्र दस र पाँच वर्षको अस्पताल बनाउने निर्णय अनुसार रेसम्म अस्पताल बनाउने जग्गा व्यवस्थापन गरिएको हो यिनै खबरसँगै साँझ सात बजेको गलकुट खबरकामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुट नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न जनहित माध्यमिक विद्यालयमा सृजनशील बाल समूह गठन बागलुङमा आएको कोभिसिल्ड खोप एक हजार सात सय चौधजनाले लगाइने ढोरपाटनका बाढी पीडितले बागलुङ नगरपालिकाको पाँच लाख सहयोग र कोरोनाले खेलकुदमा असर बागलुङका पालिकामा भएनन् कुनै पनि प्रतियोगिता र यसमा अस्पताल बनाउन स्थानीयले दिए निशुल्क जग्गा यिनी विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा कार्यक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो क्यान्सर सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार